यो परिवारको केही उद्धार हुन्थ्यो कि भनेर हामीलाई यसै प्राल्मी गाविस वडा नम्बर तिन छापा गाउँकी तिलकुमारी सूर्यवंशी र उहाँकी बुहारीहरूले पटक पटक आग्रह गरेपछि हामी यहाँ आइपुगेका हौ यो परिवारको अवस्थाका बारेमा र विशेष गरेर श्यामकला बुढाथुकीकी आमाको जब मृत्यु भयो त्यसपछि क्रिया खर्च समेत गाउँबाट मानव उठाएर गर्नु परेको अवस्थाका बारेमा जानकारी गराउँदै हुनुहुन्थ्यो यो परिवारको अवस्थाका बारेमा बताइदिनुहोस् न हजुर अवस्था त अब त्यस्तै हो अब यहाँ अब पहिला तिन दिनपछि भैँसी बित्यो अनि तिन दिन दिन छेमा चाहिँ बित्नुभयो भान्जा रुन जानुभयो मैले नरुनुहोस् भान्जा के अन्त नि नरुनुहोस् त्यो भैँसीलाई डपाउनुहोस् <clears throat> डपाउनै पर्यो भनेर दुई सय पैसा मैले दिएर अब नास्ता खुवाउनुहोस् भनेर दिएँ अब त्यस्तो गर्नुभयो यहाँको अवस्था त्यस्तै छ अनि तिन दिनपछि फेरि छेमा आउनुभयो अब छेमालाई यसो परान मात्र भेट्यो अनि जानुभयो त्यहाँ नानीलाई केटी कस्तो छ के छ पैसा छ कि छैन भनेको छैन भन्नुभयो अनि मैले हजार रुपियाँ दिएर त्यति नै थियो मसित पनि हजार रुपियाँ दिएर अब उता घाटा गइयो के हेर्ने यही हो गरे आवास हेर्नु एक हजार मात्रै चल्यो पुग्यो चलेन पुगेन पुग्न त यताउति गरियो अनि पछि फेरि उहाँ गएपछि त्यस्तै छ यहाँको अवस्था कतिको दरले उठाउनु भयो पचास पचास पचास पचास दरले उठाउनु हजुर मलामी जाने मान्छे पनि पुगेनन् महिलाहरू धेरै जस्तो गएको थियौँ भन्नुहुन्थ्यो भन्नाले अब बिरामीलाई बोकेर जानुभएछ युवकभरि अब तल प्रेमी बिरामी भएर उता जानुभएछ बोकेर यहाँ अब के गर्ने बुढाहाराले अब त्यस्तै गरेर गइयो अब लौ कहाँ उ गर्ने पनि भएन कसो गर्ने के गर्ने भन्नुहुन्थ्यो होइन अब हामी बुढा खाएर भने अब सक्छौँ भने हामीले बोक्नेहरू पनि भनेको है बोक्ने र भने अब भयो भने केटाहरूले कास्तै काटेर बुढा खाराहरूले कास्ता काटेर जानुभयो अब उमेरका तल पेमीलाई बोकेर जानुभयो के अरे गएपछि के हेर्ने यहाँ त अलि ऊ भयो छोरा नभए पनि छोरीले पनि क्रिया गर्दो रहेछ भन्ने उदाहरण चाहिँ यहाँ देख्नुभयो तपाईँले हजुर गर्नुपर्छ अब के हेर्ने कन्ने हो हामी रोकिने महिनाबारी आऊ कस्तो छ के छ नानी भनेर मैले ईश्वरले महिनावारी मेरो यो महिनाको भइसक्यो भनी अनि बस छोरी अन्त नि छोरीले नि गर्नु पाउनुपर्छ भनेर मैले यो ऊ दिएको छ छोरीले हुन्छ आमा म गर्छु भनी गरी त्यहाँ बिच बिच उही पनि होइन आज त यो चलन नआएको यो महिला नबस्ने हुन्न यो बस्न हुन्न भन्दै थिए किन नहुने अझ नताउन महिला केटीले बस्छु भन्यो भने त अब किन नहुने भनेर मैले यो उहाँ पनि भनिदिएका हेर्नु घाटामा नि पछि अनि पछि फेरि यहाँ घर आएर होइन यहाँ पूजापाठ चल्दैन भन्ने आवाज निकाल्नु भएको थियो पुरुषहरूले अब त्यस्तो हो भने अब कसो गर्ने भनेको होइन बस्नुपर्छ आफै बुढा भानी बस्न पर्छ भनेर नाटा बस्नु भएको तपाईँसँग के भन्न चाहनुहुन्छ खै मैले त अब भोलि सकेँ राम्रो यसो उसो अब सबै सहयोग गरिदिनुहोस् भन्ने मैले त्यही चाहन्छु कि हेर्नु अनि तपाईँको नाम चाहिँ के पर्छ मेरो नाम लक्ष्मी सुरुङ यो परिवारलाई भोक लागेको बेलामा खान दिने यताउति हेरविचार गर्ने तपाईँहरू नै हो है हजुर हामीले नै अब सहयोग गर्नुपर्छ उसले हामीले मैले फोन गरेको कतिबाट सहयोग हुन्थ्यो कि भन्ने आशा आशाले लाउन माइजू यस्तो दुःख परो भन्नुभयो अनि रुनुहुन्थ्यो त्यसपछि नरुनुहोस् मैले गरिदिन्छु फोन गरिदिन्छु भन् भनेर गर्दै फोन गरेँ हजुरलाई श्यामकला बहिनी तपाईँ धेरै रुनु रुनुभयो हामीसँग फोनमा अवस्था एकदमै नाजुकै रहेछ यस्तो झोपडीमा बस्नु भएको छ खाना खर्च पनि छैन आमा बित्नुभयो केही उपाय नलाएपछि केही उद्धार हुन्थ्यो कि भनेर खोज्नु भएको हजुर त्यही केही उद्धार हुन्थ्यो भनेर हजुरसँग मैले माइजूलाई ल न माइजू यसो फोन गरिदिनुहोस् त भनेर त्यही गाउँको माइजूसँग उहाँलाई भने त्यसपछि उहाँले फोन गरिदिनु त्यसपछि उहाँसँग नम्बर लिएर मैले हजुरलाई फेरि फोन गरेको तपाईँ कति वर्षको उमेरदेखि घर छाडेर जानुभएको म त तेइस वर्षको उमेरदेखि म घर छाडेर मलाई नि पहिला टन्सिल थियो गाउँमा कति उपचार गरेँ पैसा थिएन अनि दुःखै दुःखले यताउता गरेर गएँ आमाले जा बाबु औषधि गर भनेर म गएँ यहाँबाट औषधि गरेर सञ्चालनबाट भैरवा गएँ भैरवा गएर मेडिकल कलेज औषधि गरेँ त्यहाँ नभएर आमाको बुलाकी थियो त्यसैले मलाई खानामा बनाइदिनु थियो त्यही नै बेचेर मैले उहाँ भरतपुर क्यान्सर हस्पिटलमा गएँ एकजना यही गाउँको माइजू हुनुहुन्थ्यो मामाइजू उहीँकै घर बसेर उहीँ माइज लगाएर क्यान्सर हस्पिटल गएर औषधी खाएर तिन महिना जति औषधी खाएँ यो औषधी भयो भने भयो भएन भने अपरेसन गर्नुपर्छ भनेर भन्नुभएको थियो डक्टरले त्यही औषधी खाएर नै ठिक भयो त्यसपछि घरको स्थिति अनि नाजुक थियो त्यसैमा मैले औषधी गर्दाखेरि धेरै खर्च लागेको थिएँ त्यसैले म उही नै के अरे कामहरू गरेर घर आउने अलिअलि पैसा पठाउने एउटा ऋण तिर्ने नै गरेर उहीँ बसेको थिएँ बिस वर्षकी हुनुभयो अब घरको जिम्मेवारी तपाईँको काँधमा आयो होइन अब छोरा भने पनि छोरी भने पनि सबै तपाईँ नै हुनुभयो क्रिया पनि गर्नुभयो आमा कति दिन बस्नुभयो हजुर म तेह्र दिन नै बसेँ दाइ घाटामा गएर सब छोराले जे गर्छ त्यही नै म गरेर नै तेह्र दिन नै नि क्रिया बसेर नै उम्काएँ गाउँका मान्छेले भने केटी मान्छे बस्नुहुन्न यो चलन कहिले पनि आएको छैन यो नयाँ सिस्टम हो भनेर भन्नुभयो हजुर बस्नुहुन्न केटी मान्छे यो बसेको चलन छैन यो नयाँ सिस्टम बस्नुहुन्न अरूलाई आफ्नो दाजुभाइलाई राख्नुपर्छ भने अनि यहाँ कुराकानी भइरहेको थियो आमालाई बाहिर आँगनमा राख्नु भएको थियो त्यसै म भने ड्राइभरलाई राख्न पनि दिनको तिन हजार दिनु पर्थ्यो मेरो स्थिति यस्तो थियो आमालाई औषधि गर्दा गर्दा उतै खर्च होइन भने आमा यस्तो मैले तिन हजार कसरी दिने म बस्छु मैले यो छोरा म बस्छु भनेर भन्यो त्यसैमा केही हुनसक्छ त्यसमा अनि होइन त्यो अब महिना बाहिर त हो मेरो भइसक्यो मै बस्छु भनेर मै नै बस्छु तपाईँको अवस्था एकदमै नाजुक छ भनेर यस प्रालिमी गाविसका गाविस सचिव वेदबहादुर घरती मगरले हामीलाई आवत जावत खर्च समेत दिलाएर यहाँ आइपुगेका छौँ एकदम अवस्था नाजुक रहेछ कति महिना खाना पुग्छ त्यही चार पाँच महिना पुग्छ त्यसपछि अरू खुट्नै पर्छ तपाईँ आफै बिरामी हुनुहुन्छ बुवा पनि बुढो हुनुभयो अब के गर्ने दाइ अब यहाँ छोरो जाम भने भोलि आएन अब आफ्नो बाउको सम्पत्ति बाबाले त म जान्न मेरो बाबाको छालामै मर्छु भनेर भन्नुहुन्छ अब यहीँ बस्ने ढुनी लुक्री गर्ने त होला नि बुवा तपाईँ नौ वर्षको उमेरमा चिन्तामणी पोखरेलको घरमा बस्दाखेरि के के काम गर्नु पर्थ्यो मैले त त्यही गोर फाल्ने घाँस काट्ने जोत्न चाहिँ कहिलेबाट थाल्नुभयो जोत्न उनीहरूको ठेकै म पछि चाहिँ लाग्ने ढेर्छु मैले घाँस काट्ने गोर फाल्ने भैँसी काम गाउँ गाई चराउने तपाईँको बुवाको नाम के थियो पसाम हो परशुराम बुवा पनि त्यही बस्नुहुन्थ्यो त्यही घरमै कति वर्ष बस्नुभयो होला बुवा कति वर्ष बसेको नि साठी वर्ष पुग्यो भने ऋण चाहिँ कति रहेछ थाहा छ तपाईँलाई थाहा भएन ब्याज कति भन्थे सयकडा दस सयकडा दस म अन्त्य गएर काम गर्छु भनेर मान्दैन थिएँ ऋण दिनु पर्यो ऋण कति थियो भने त थाहा हुनु पर्यो नि त भनेन भनेन छब्बिस वर्षसम्म बस्नुभयो तपाईँ त्यति बेलासम्म तपाईँको पैसा कमाइ चाहिँ एक पैसा पनि हुन्न थियो गर्ने खाने हो कहाँ बसेँ बुढोहरू कोर्नी खाने गर्थे के भन्थे त्यति बेला बाँधा बस्ने चलन भन्थे अब बस बाँझो त भन्नु पर्यो बाँझो त भन्थे कि कसले बस्नु पर्यो तपाईँ जस्तै मगरहरू अरू पनि थिए मगरहरू हजुर यो यही छन् कोही पागा थियो थिए क्या बाहुनका सब काम गरेको बुवाले के भन्नुहुन्थ्यो यहाँ बस भन्नुहुन्थ्यो कि ऋण तिर्नुहुन्थ्यो कि र ऋण पनि खाइन्थ्यो भन्ने हो बच्दाखेरि तिरेर बल्ल हो बसेको अनि छब्बिस वर्षपछि तेरो ऋण चुक्ता भयो भने अहिले चिन्तामणी कहाँ हुनुहुन्थ्यो परासी जिल्लामा हो त्यहाँबाट निस्केपछि विवाह गर्नुभयो कि पहिले गर्नुभएको थियो त्यसपछि निगलेर वर्ष निक्लेर भन्नु त्यसपछि यो घर बनाउने अरू उपाय केही भएन तपाईँको यो झुपडी कसले बनाएको मैले बनाएको के काम गर्नुभयो काम त यस्तै बना डार पाइन्थ्यो कि यस्तै खामा हाल्यो भने के गर्ने के गर्ने अनि अस्ति श्रीमतीको मृत्यु भयो त्यो मृत्युमा किरा खर्च पनि भएन थिएन कति थियो पैसा त्यति बेला मृत्यु हुँदाखेरि खै मलाई थाहा भएन थाहा कति हुन्छ खेतीपाती कति महिना खाना पुग्छ छब्बिस वर्षसम्म तपाईँ अर्का घरमा बाँधा बस्नुभयो यदि दिल्लीतिर जान पा भए त अलि हुन्थ्यो नि है हुनु हिँड्न पाइएन दिन्न थिएन रिन्डो घाटी घन्टा अब यहाँ रहेर नाम गर्छु भन्ने भयो यो बुढेसकालमा पाइएन खाना भोटैको नुन पानी लासा लासाको फगुवा बाँधा बसेको होइन थाहा पाउनु भएन नै थाहा पाएन बाबाको मुखबाट सुन्दा मात्र भन्नुहुन्छ बुवाले त्यति बोल्न सक्नु भएन उहाँ बाबाले त म मेरो मम्मी अब आमा साठ वर्ष म साठ वर्ष हुँदा बितेको रे मलाई थाहा भएन खासै अनि म नौ वर्षको हुँदाखेरि भाँडा गएँ अनि बाबा बसेँ बाहुनको बाबा यहाँ मृत्यु भएछ मेरो सानो बहिनी र बाबा सबैले तेरो बा त मऱ्यो अरे भन्दाखेरि बाहुनको दुइटा गाग्रीमा पानी लिएर यहाँ कोल उता पर ढाडिदिन्छ बाहुनकोलाई यता पिपलको रुख छ त्यही आएर थाहा पाएपछि त्यही गाग्री बिसाएर आउँदाखेरि बाजेको मृत्यु अवस्था थियो अरे कुखुरा त्यही माथि नाचेका थिए अरे यो घर त थिएन सानो एउटा गोठ मात्र थियो अरे यो गाह्रो त बाबाले पोछ्याएर लगाएको बाबा र आमाले घर त्यसपछि त्यही गाग्री छोडेर आएर अनि बाबाको किरिया यताउता बालिन् अहिले घरमा खर्च छैन अब छैन भन्नाले अब त्यही गाउँबाट उठेका त्यही चामलहरू त्यही तिस किलो जति होला यति नै हो अब तपाईँ नोकरी गर्न सहर बजारतिर जानुहुन्छ कि जानुहुन्छ अब जान पनि दाइ अब अनि बाले अब आमा उहाँ पाल्पा बिरामी म उही पाल्पा थिएँ पाल्पा बिरामी हुँदाखेरि त हामी यहाँ छौँ भन्दाखेरि त बाले खाना नपकाएर जताकटै हिँड कहिले भुइँसेला गाडिने पिर त्यस्तो गर्नु फोनबाट त नि सुन्थेँ यस्तो गर्छन् तेरो बा भनेर म गएँ त्यो बाको अवस्था कस्तो हुन्छ होला त्यस कारण म जान्न दाइ